उज्यालो पर्वका रूपमा मनाइने तिहारको पहिलो दिन आज शुक्रबार काग तिहार मनाइएको छ कार्तिक कृष्ण पक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म पाँच दिन मनाइने तिहार अन्तर्गत आज काग तिहार मनाइएको छ द्वापर युगदेखि ऋषिमुनिका पालादेखि नै काग पूजा गरिँदै आएको बताउनुहुन्छ रत्नगर एक हरियर मार्गका पण्डित दिननाथ रिमाल द्वापर युग भन्दा नि पहिले युगदेखि नै हो यो काग कागको पूजा कागको चलन चल्ती चाहिँ ऋषिमुनि पालादेखि नै हो यो कागको पूजा नगरी खानाले पापको भागी भइन्छ भने धार्मिक विश्वास रहँदै आएको छ काग एमराजको अत्यन्त प्रिय भक्त र मानवको हितकारी पंक्षी पनि हो कागलाई खुसी बनाउन सकियो भने यमराज खुसी हुने र एमराज खुसी हुँदा घरमा अनिष्ट प्रवेश गर्न पाउँदैन त्यसैले कागलाई एमराजको दूतको रूपमा पूजा गरिने बताउनुहुन्छ रत्नगर आठ शुभ प्रभात टोलकी ज्योति पाण्डे कागलाई यमराजको दूतको रूपमा पूजा गर्नु भनेको यमराज कागलाई खुसी पार्न सकियो भने एमराज खुसी हुन्छन् एमराज खुसी भयो भने घरमा अनिष्टता आउँदैन होइन परिवारमा खुसीहरू हुन्छ त्यही भएर कागलाई खुसी पार्ने भनेको त्यो एमराजको दुधमा उसलाई प्रसाद दिएर उसको पूजा आराधना गरेपछि खुसी हुन्छ अनि अनिष्ट प्रवेश गर्दैन घरमा भनेर त्यसलाई पूजा गरिन्छ काग तिहारमा कागलाई पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यलाई पनि आत्मसात गरिन्छ हाम्रो समाजमा कागलाई सन्देश वाहकको रूपमा पनि लिइन्छ कागको स्वरले दुःख समस्याको मात्र संकेत नगरी यसले शुभ र भेटघाटको संकेत बाढी गर्ने बताउनुहुन्छ फेरि पनि रत्नगर एक हरियर मार्गका पण्डित दिननाथ रिमाल काग कस्तो चिज पनि बिहान जुर्को उठेर आउँदाखेरि कराउँछ कस्तो किसिमले कराउँछ के गर्नु भने एउटा ट्रेन भनेको सिनको छुट्ट वास्तै नगरी तान्नु औँलाले नाप्नु एक अमलको रहेछ भने लाभ लाभ हुन्छ अरे दुई अमलको छेसको आएछ भने हानि हुन्छ लाभान तथा सौख्य तिन नम्बरको तिन अमलको छेसको आयो भनेदेखि सौख्य हुन्छ चार नम्बरको भोजन प्राप्त हुन्छ प्रियसँग पाँच नम्बरको साथीभाइहरूसँग मिलन हुन्छ आफ्नो प्रियजनसँग मरणकाल हस्तैमा छ नम्बरको छ अङ्गुलको छेसको आएछ भने मरण पनि होला सात अङ्गुलको छेसको आयो भने कलह हुन्छ त्यसो भएर आफूले पहिले सतर्कता बस्नु कागको यस्तो छ काग बाणी हो यो भनेर भनेको त्यो त्यो पनि पुराणमै लेखिएको छ राम्रो कुरा लाभ हानि तथा सौख्य भोजन प्रिय दर्शन मरणम कलह यी छ चिज सबै खालको दिन्छ प्रापूर्व कालमा यमराजकी बहिनी बहिनीका लागि सन्देशवाहकको काम गरेकाले कागको पनि पूजा गर्नुपर्ने चलन रहिआएको अग्रजहरूको भनाइ छ